ট্রাফিক খবর খবর ট্রাফিক খবর नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरनीमा गैराते दुईवटा ट्रक एक आपसमा ठोकिएर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् खैरनी दुई सिमलटाँडी नमुना पेट्रोल पम्प अगाडि बिग्रिएर मर्मत गर्दै गरेको ना एक छयासी बहत्तर नम्बरको ट्रकलाई पूर्व पूर्वबाट आउँदै गरेको नासार्ख उनाचालिस अठहत्तर नम्बरको ट्रकले ठक्कर राति साढे दस बजेतिर ठक्कर दिँदा दुर्घटना भएको थियो दुर्घटनामा सयासी बहत्तर नम्बरको ट्रक मर्मत गरिएको अवस्थामा सोही ट्रकका सहचालक तनौ भिरकोट छ सिरकोटका बिस वर्षका केशबहादुर थापा थापाको मृत्यु भएको भने चालक तनौ दमोलीका गणेश बहादुर थापा घाइते भएको इलाका प्रहरी कार्यालय खैरनीका सहायक प्रहरी निरीक्षक उमानाथ आचार्यले जानकारी दिनुभयो दुर्घटनामा सहचालकको घटनास्थलमा मृत्यु भएको थियो घाइते भएका चालक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ठक्कर दिने ट्रक र ट्रकका चालक प्रहरीको नियन्त्रणमा छन् नवलप्रासीको बर्दघाटमा हिजो दिउँसो एक भारतीय यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ सुनौलीबाट तर्फ आउँदै गरेको एमएच शून्य डी नौ पाँच नौ नौ नम्बरको भारतीय यात्रुवाहक बसले विपरीत दिशाबाट जाँदै गरेको ना दस प आठ नौ नौ छ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नवलप्रासी चारका छब्बिस वर्षीय सेतु मुसलमानको घटनास्थलमा मृत्यु भएको प्रहरले जनाएको छ दुर्घटनामा परि मोटरसाइकलको पछाडि बस्ने नवलप्रासी दाउने देवी छ कुकुर माराका आला मिया घाइते भएको र उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ नौ महिना अगाडिदेखि बिग्रेको लोकाहा खोला पुलमा सोमबारदेखि यातायात सञ्चालन गरिएको छ लगातारको वर्षाले डाइभर्सन बगाएपछि सडक विभागले महेन्द्र राजमार्गको नवलप्रासे स्थित लोकाहा खोलाको पुलमा सवारी आवागमन सुरु गराएको हो ट्रकको टक्करबाट पुल लस्किएपछि डाइभर्सन गराएर यातायात चलाएको भए पनि जेठ महिनामा मात्र सोमबार सहित चार पटक बाढीले डाइभर्सन बगाएको थियो बाढीले डाइभर्सन बगाएपछि सडकमा अलपत्र संयो सवारी साधनहरू र तिनका यात्रुहरूको विरोध खेप्न नसकेर सोमबार अपरान्हदेखि विभागले सानो हलुका र यात्रु बसलाई पुलबाट आवजात गर्न दिएको सडक डिभिजन कार्यालय बटवलका प्रमुख इन्जिनियर दीपक भट्टराईले बताउनुभयो साना र हलुका सवारी साधनलाई वारपार गर्न दिए पनि मालबाग ट्रकहरूलाई डाइभर्सनबाट पार गराउन लगाइएको छ गुल्मीमा सोमबार भएका छुट्टा छुट्टै दुर्घटनामा तीनजनाको ज्यान गएको